होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल अब स्थानीय समाचार विस्तारमा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले मदन भण्डारी र जीवराज आश्रित दुर्घटनामा परेको जीपका चालक अम्बर लामाको हत्या एकीकृत नेकपा माओवादीले गराएको आरोप लगाउनु भएको छ नेकपा एमाले चितवनले दुर्घटना स्थल दासढुङ्गामा आयोजना गरेको स्मृति सभामा नेपालले घटनाको एउटी मात्र जिउँदो साँची अम्बर लामाको हत्या किन भयो भन्ने जवाब अब एकीकृत नेकपा माओवादीले दिनुपर्ने बताउनु भएको छ अमर लामा जीवितै हुँदा रहस्य खुल्ने भएकाले हत्या गरिएको दावी दावी गर्दै घटनालाई लुकाउन लामाको हत्या गरेको दावी गर्नुभएको छ सरकार आफ्नै पार्टी र जनस्तरमा घटना अनुसन्धानका लागि आयोग बने पनि दोषी पत्ता लाग्न नसक्नु दुखद भएको नेपालको भनाइ थियो तर कुनै न कुनै दिन दोषी पत्ता लगाएर कारवाही गरेर छान्ने नेपालले दावी गर्नुभयो भण्डारीले प्रतिपादन गरेको विचार जनताको बहुदलीय जनवादकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन लोकप्रिय भएको दावी गर्दै नेता नेपालले नेपालको राष्ट्रियता कम्युनिष्ट पार्टीकै कारण सुरक्षित रहेको जिकिर समेत गर्नुभयो नेता नेपालले मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादको सिद्धान्तबाट विचलित नहुन सो अवसरमा नेतृत्वलाई सुझाव दिनुभएको छ नेपालले जनताको बहुदलीय जनवाद नीति धर्मराउन थालेको भन्दै विचारमा स्पष्ट हुन आग्रह समेत गर्नु भएको छ भण्डारीको विचारलाई लिएर एमाले अघि बढेको बताउँदै उहाँले नेपाली जनताले एमाले बाहेक अन्य दलहरूलाई विश्वास नगर्ने बताउनु भएको छ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र संविधान सभा निर्वाचनको सुनिश्चितता लगायतका माग राख्दै देशका विभिन्न ठाउँमा आमरण अनसनमा बसेका आफ्ना कार्यकर्ताहरूको माग तत्काल सम्बोधन गर्नुपर्ने बताउनु भएको छ जिल्ला प्रशासन कार्यालय चितवन अगाडि आमरण अनसनमा बसेका कार्यकर्तालाई भेट्न चितवन आउनुभएका महतोले अनसनमा बसेकाहरूको स्वास्थ्य बिग्रनु भनेको राज्यको स्वास्थ्य बिग्रनु भएकाले अवस्था दुखद हुन नदिन सरकारको ध्यान आकर्षण गराउनु भएको छ उहाँले पोखरामा आमरण अनसन स्टेशनमा बसेका आफ्ना कार्यकर्तामाथि रातको समयमा भएको धरपकड प्रति आफूहरूको गम्भीर ध्यान आकर्षण भएको बताउनु भएको छ निर्वाचनको मिति घोषणा गरेर चुनाव हुने वातावरण तयार गर्न सरकार प्रतिबद्ध हुनुपर्ने उहाँको भनाइ छ चुनाव नजिकिँदै गर्दा मधेसवादी दलहरूले मोर्चाबन्दीको कुरा गर्नुमा स्वार्थ लुकेको जिकिर गर्नुभयो सिद्धान्तका लागि नभई मन्त्री बन्न पार्टी फुटाउने अनि जनताबाट संसदको सिट जित्न मोर्चाबन्दी गर्ने कुरा आफ्नो पार्टीले स्वीकार नगर्ने उहाँले बताउनु भएको छ मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका जिल्ला विकास समिति चितवनका सामाजिक विकास अधिकृत कृष्ण जयन्ती पौडेलको उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएको छ वैशाख एक्काइस गते भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भई चितवन मेडिकल कलेजमा उपचार गराइरहेका पौडेलको आज अपराह सभा चार बजे निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ वैशाख एक्काइस गते राति दस बजे भएको मोटरसाइकल दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका पैंतालिस वर्षका पौडेलको आइसियूमा राखेर उपचार भइरहेको थियो यसैबीच आज बिहान नारायणगढ मोगलिङ सडक खण्डको चण्डी भन्ज्याङ पाँच खहरीमा भ्यानको ठक्करबाट गम्भीर घाइते भएका रत्नगर तेह्र जयमङ्गला घर भएका छयालिस वर्षका भरत भण्डारीको उपचारका क्रममा ज्यान गएको छ अब पालो रिपोर्टको एमाले तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासटुङ्गामा दुर्घटनामा परि निधन भएको आज बीस वर्ष पुरा भयो दुर्घटनामा उहाँहरू चढेको गाडीका चालक अमर लामा जीवितै थिए तर उनको पनि गोली हानी हत्या भएपछि त्यो घटना अझै रहस्यमय बन्न पुगेको छ पटक पटक आवाज उठे पनि घटनाको यथार्थ सार्वजनिक हुन सकेको छैन सहकर्मी ध्रुवराज खनालको एक रिपोर्ट मदन भण्डारीको जन्म बुबा देवीप्रसाद भण्डारी र आमा चन्द्रकला भण्डारीको कोखबाट माइला छोराका रूपमा दुई हजार नौ साल असार नौ गति भएको थियो ताप्लेजुङमा सामान्य कृषक परिवारमा जन्मनुभएका भण्डारीलाई नेपाली राजनीतिमा एक विलक्षण प्रतिभाको रूपमा लिइन्छ दुई सालको जनआन्दोलनमा वाम मोर्चाबाट उहाँ सक्रिय रहनु भएको हो उहाँ दुई सालमा माले र मार्क्सवादी बीचको एकीकरणपछि जन्म भएको एमालेका महासचिवका हैसियतले सार्वजनिक हुनुभयो भएको थियो कम्युनिस्टहरू नागरिकबाट चुनिएर सत्तामा पुग्नुपर्छ भन्ने मान्यताका पक्षपाती भण्डारीले जनताको बहुदलीय जनवादको विकास गर्नु भएको थियो उहाँले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको नीतिलाई मार्ग निर्देशक सिद्धान्तलाई पछिल्ला दिनहरूमा एमाले मदन भण्डारीले प्रतिपादन गरेको जबजलाई एमाले बिर्सेको आलोचना समेत भइरहेका छन् मदन भण्डारीकै जबजको सिद्धान्त अनुसार देश अहिले यो अवस्थामा आएको छ नै तर भण्डारीसँगै दुर्घटनामा मृत्यु भएका संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु अझै रहस्यमय छ दुई हजार पचास साल जेठ तीन गते पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउँदै गर्दा भण्डारी र आश्रित चढेको पजेरो जीप दुर्घटनामा परेको थियो जीवका चालक अमर लामा जीवित रहे भने नेता द्वैको निधन भएको थियो रहस्यमय मानिने दुर्घटनाबारे अहिलेसम्म भएका छानबिनले कुनै तथ्य निकाल्न सकेका छैन दुर्घटनाका साक्षी एवं जीप चालक अमर लामाको समेत हत्या भएपछि दुर्घटना अझै रहस्य दासढुङ्गा काण्डपछि नेकपा एमालेको एकल नेतृत्वमा दुई हजार एकाउन्न सालमा सरकार गठन भयो त्यसपछिका अधिकांश सरकारमा काण्डको रहस्य खुल्न सकिन स्वयं भण्डारी पत्नी विद्या भण्डारी पटक पटक मन्त्री बन्नुभयो घटना भएको बिस वर्ष भइसक्दा पनि यथार्थ कुरा बाहिर आउन सकेको छैन एमाले कार्यकर्ताले भने मदन भण्डारीलाई कसरी सम्झन्छन् त हरेक नागरिक मैले मात्रै होइन हरेक नागरिकले यो देशको अभिभावक अहिले भएको भए यहाँसम्म घटनाका प्रत्यक्षदर्शी चालक अमर लामाको पनि छ वर्षअघि काठमाडौँको किर्तिपुरमा गोलीहानी गरिएको हत्याले झनै घटना रहस्यमय बन्न पुग्यो मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवसको अवसरमा आज नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले दुर्घटनामा परेको जीवका चालक अमर लामाको हत्या एकीकृत नेकपा माओवादीले गराएको हुँदा घटना झनै रहस्य बनेको बताउनुभयो लगाउने ती व्यक्तिहरू अहिले एकीकृत नेकपा माओवादी भित्र रहेका छन् भन्ने सुन्न आएको छ त्यसो हुनाले यसको पछाडि कारण थियो धेरै दिन माओवादीले यसको जवाब दिनुपर्छ उनीहरूले अमर लामाको हत्या किन गरे एउटै जिउरो जवाबको हत्या किन गरे यसको जवाब उनीहरूले बेला बेलामा घटनाको छानबिन गरी दोषीलाई कारवाहीको माग उठ्ने नगरेका होइनन् तर भाषणमा मात्र यस्ता कुरा रहने गरेका छन् पाइन चराहरूको अवस्था र तिनको वासस्थानमा परेको असरका बारेको बुझ्न शुक्रबारबाट संरक्षण कर्मीहरूले अनुगमन सुरु गरेका छन् सो अनुगमन कार्य बर्ड एजुकेसन सोसाइटी चितवनको आयोजनामा सुरु गरिएको हो चरा अनुगमनका लागि चितवनका चरा संरक्षण कर्मी तथा चराविद गरी सत्र जनाको सहभागिता रहेको जनाइएको छ पूर्वी चितवनको शक्तिखोरबाट सुरु भएको अनुगमनको काम छ दिनसम्म चल्ने बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष बासु बिडारीले जानकारी दिएका छन् शक्तिखोरबाट सुरु भएको अनुमान कार्य उपरदाङगढी हुँदै चिसापानी टार र सिराइचुली र जान्ज्याला हुँदै पुनः शक्तिखोरमा आएर सकिने उनले बताएका छन् अनुगमनका क्रममा विश्वमा नै नेपालमा मात्र पाइने चरा काँडे भ्याकुरको विशेष अध्ययन गरिने निवर्तमान अध्यक्ष बासु बिडारीले जानकारी दिएका छन् गत वर्ष महाभारत क्षेत्रमा माउबच्चासहित रेकर्ड भएको सो चराको अवस्थाको बारेमा जानकारी दिएका छन् सो टोलीले विश्व बसाई सराई चरा दिवसको अवसर पारेर गत साता चुरे क्षेत्रमा चराको अनुगमन गरेको थियो सामुदायिक सेवा केन्द्र रत्नगरले चितवनमा भर्खर मात्र सरुवा भई आउनुभएका प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्मालाई आज स्वागत तथा सम्मान गरेको छ यसअघिका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी सरुवा भएपछि शर्माले वैशाख तेइस गते कार्यभार सम्हाल्नु भएको थियो स्वागत कार्यक्रममा बोल्दै प्रमुख जिल्लाधिकारी शर्माले जिल्लाको शान्ति सुरक्षाको अमन चैनमा आफू प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाउनु भएको छ जिल्लालाई राम्रो चितवन बनाउने प्रणय गर्नुभएका प्रमुख जिल्लाधिकारी शर्माले यसका लागि सबैको सहयोग सहयोग चाहिने बताउनु भएको छ कार्यक्रममा बोल्दै चितवनका प्रहरी प्रमुख उपरीक्षक दिपकुमार थापाले चितवनवासीको सहयोगले जिल्लालाई शान्ति सुव्यवस्था राख्न ऊर्जा मिलेको बताउनु भएको छ प्रहरी प्रमुख थापाको कार्यकालमा शान्ति र शीतलताको अनुभव पाएको भन्दै सेवा केन्द्रले सो अवसरमा थापालाई पंखा प्रदान गरिएको थियो कार्यक्रममा सामुदायिक सेवा केन्द्रकी कोषाध्यक्ष पार्वती नेउपाने केन्द्रका सल्लाहकार प्रेमनाथ दुवाडी इन्द्रप्रसाद पौडेल केन्द्रकी सदस्य लक्ष्मी चौधरी उद्योगपति दिनेश कुमार चुके समाजसेवी रमकान्त पौडेल क्षेत्रीय प्रशासक हरिराज आचार्य लगायतले मन्तव्य राख्नु भएको थियो केन्द्रका अध्यक्ष भूपेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत पुरूषोत्तम सापकोटाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो three three words for sound education भन्ने मूल नाराका साथ रत्नगर आठ दूरसञ्चार रोडमा थ्री बर्दस ट्युसन इन्स्टिच्युटले आजदेखि सेवा सुरु गरेको छ इन्स्टिच्युटको आज एक कार्यक्रमका बीच संस्थागत विद्यालय अभिभावक संघ चितवनका अध्यक्ष राजेन्द्र नेौपानेले उद्घाटन गर्नुभएको हो अहिलेको प्रतिस्पर्धात्मक समयमा विद्यार्थीहरूलाई फलदायी शिक्षा दिएर उनीहरूको चौतर्फी विकासमा सहयोग पुर्याउने उद्देश्यले इन्स्टिच्युटको सुरुवात गरिएको सञ्चालक बादल खनालले बताउनु भएको छ उद्घाटन कार्यक्रममा केशव शर्मा लामिछाने एम काफले सुदीप अर्याल बहादुर लौडारी दिपेन्द्र घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिश चितवनले रिक्त रहेको एकजना सदस्यमा देवेन्द्र सारु मगरलाई मनोनयन गरेको छ अनिश चितवनको आज भरतपुरमा बसेको दोस्रो जिल्ला अधिवेशन पछिको पहिलो बैठकले सारु मगरलाई सदस्यमा मनोनयन गरेको हो वैशाख तेह्र गते भएको दोस्रो जिल्ला अधिवेशनलाई एकजना सदस्य थप गर्ने गरी नौ सदस्य नयाँ कार्य समिति चयन गरेको थियो सारु मगरलाई थप गर्दै अनिशको कार्य समितिले पूर्णता पाएको छ यस्तै बैठकले अनिश चितवनको तीन वर्ष कार्ययोजना तय गर्नका लागि कोषाध्यक्ष सविता श्रेष्ठलाई संयोजकको जिम्मेवारी दिँदै कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ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 मदन भण्डारीलाई यो देशको सबैभन्दा ठुलो नेता हो र यो देशको परिवर्तन गर्ने शक्तिको रूपमा म सम्झन चाहन्छु र आज पनि मैले सम्झिरहेको छु मदन भण्डारीको स्मरण गर्दाखेरिमा मदन भण्डारीको अभाव यो देशमा खड्किएको छ यदि मदन भण्डारी भएको भए यो देशले यस्तो दुर्दशा बेहोर्नु पर्ने थिएन भन्ने कुराहरू एकदमै अन्तरात्मामा लागिरहेको छ यदि मदन भण्डारी भइदिएको भए यो देशले यस्तो दुर्गति बेहोर्न पर्ने थिएन आज हामी जनताहरूले यो दुर्गति बेहोर्न पर्ने थिएन नेकपा एमालेको मात्र नभइकन एसियाकै कम्युनिस्टहरूको चाहिँ एकदम नवीन विचारक हुनुहुन्थ्यो कम्युनिस्टहरूले एकाधिकार लादेर जानु हुँदैन जनताको मन जितेर जनताको बिचमा लोकतान्त्रिकरण गर्दै अगाडि बढ्नुपर्छ नयाँ धारबाट समय परिवर्तन जसरी आइरहेको छ त्यही अनुरूप एक्काइसौँ शताब्दीमा मार्क्सवादलाई चाहिँ परिमार्जित गर्दै अगाडि जाने एउटा नवीन विचारक हुनुहुन्थ्यो नेकपा एमालेको त अब महासचिव हुनुहुन्थ्यो तत्कालीन पार्टीलाई चाहिँ एकीकरण गर्दै अगाडि बढाउने सन्दर्भ थियो रहस्यमय तरिकाबाट हत्या भएको छ हामी एकदमै स्मरण गर्छौँ हामी उहाँको विचारलाई मदन भण्डारी महान हुनुहुन्थ्यो उहाँ चाहिँ विचारले पनि आफ्नो शक्ति सन्तुलनको लागि पनि एकदम अग्रसर नेता हुनुहुन्थ्यो उहाँ भइदिएको भए आज देशको रूपान्तरण छिटै हुने थियो भनेर म सम्झना गर्छु उहाँलाई निरन्तर चाहिँ उहाँको उहाँका बोली उहाँका चाहिँ पाइलाहरूलाई अगाडि बढोस् भनेर रहेछ नै हामी भावपूर्ण आज पनि दासढुङ्गामा गएर यिनै विचारहरूलाई सम्झँदै उहाँहरूको चाहिँ सम्झनाको लागि एउटा भेला कार्यक्रम आज समापन गरेर आयौँ जननेता मदन भण्डारी ले नेकपा एमालेलाई जनताको बौद्धले जनवाद जस्तो एउटा विचार छोडेर जानुभएको छ र उहाँले चाहिँ नेकपा एमालेलाई नेपालमा न मात्रै नभएर विश्वमा धरि नेकपा एमालेको शिर उच्च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 लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W radio Arpan dot कमबाट पनि संसारभरि केही साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचार सकियो म सुजिता हमाल बिदा भएँ नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा यमहाले ल्याएको छ नयाँ सौगात Yamaha race scooter hundred percent Japanese टेक्नोलोजीमा बनेको उत्कृष्ट model extra mileage extra pickup र स्मार्ट लुक्स भएको जिन्दगीको कठिनाईलाई सहज बनाउनुहोस् आधिकारिक डिलर बालिका मोटरसाइकल पार्ट्स खैरहनी चार पर्सा चितवन फोन नम्बर शून्य छपन्न पाँच बयासी छ सय एकसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास छैसठी छ सय एकसठी रत्नगर एक सौराहा चुक चितवन फोन नम्बर शून्य छपन्न पाँच बैसठी सात सय एकसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी सात सय संगीत अध्ययन हेलो टु सङ्गीत अध्ययनका लागि सुवर्ण अवसर लागि सुवर्ण अवसर सङ्गीत सिक्न चाहनेहरूका लागि होम स्कुल अफ म्युजिकमा भर्ना खुल्यो यस ओम स्कुल अफ म्युजिक एक बकुलरमा सङ्गीतका विभिन्न कक्षाहरू थ्योरी र प्राक्टिकल माध्यमबाट धमाधम सञ्चालन भइरहेको सहरर्ष जानकारी गराइन्छ हाम्रा सेवाहरू गायन guitar bass guitar harmonium keyboard drum set मादल जिम्बे बाँसुरीको कोर्सहरू विभिन्न नयाँ नयाँ पुराना वाद्यवादनका सामग्रीहरू बिक्री वितरण तथा मर्म म्युजिक एल्बम र सङ्गीत सङ्गीत संयोजन वाद्य वाद्यवादनको व्यवस्था स्कुलबाट हरेक कक्षामै गरिने सङ्गीत प्रयोगशाला र प्राक्टिस रुमको व्यवस्था अन्य जानकारी का लगी Om school of music Ratnanagar एक बकुलहर रेडियो अर्पण अर्पणसँगै संपर्क मोबाइल नंबर अंठानब्बे चार पचास तेईस नौ सय चौतीस अंठानब्बे चार तिरपन्न उनपचास नौ सय उनान्से र अन्ठानब्बे एक बैसठी चौसठी चार सय तेईस वाह हेर न दीपक आज बिहेको दिन रिक्सन त क्या ह्यान्डसम देखिएको छ के को कमाल हो यो किन ह्यान्डसम नहुनु त आखिर उसले लगाएको सुट नेपाली टेलर्सको कमाल न हो हाम्रा विशेषताहरू चालिस वर्ष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 उद्योगमा हामी कहाँ block ring compound pole pillar design डिजाइनका आकर्षक रेलिङ साइज साइजका आकर्षक डिजाइनका मूर्ति लगायत विविध सिमेन्टका सामग्रीहरू ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा हुनुका साथै सामग्री टुटपुर भएमा कम्पनी आफैले बेहोर्ने जानकारी गराउँदछौ विज्ञापन होइन गुणस्तरमा ध्यान दिउ शिवशक्ति कङ्क्रिटलाई सधैँ सम्झ्यौँ सम्पर्क शिवशक्ति कङ्क्रिट उद्योग रत्नगर तिन बेलसी हाइवे सँगै मोबाइल अन्ठानब्बे चार सय पचास छप्पन्न चार सय चौध प्रोप्राइटर अर्जुन पुरी छोराको बिहेका लागि घरगहनाको जिम्मा लक्ष्मीलाई कपडाको जिम्मा मलाई तर भिडियो क्यामेराको जिम्मा कसलाई दिने होला Chaudhary photo and video mixing सेन्टरलाई Chaudhary photo and video mixing सेन्टरलाई हजुर